हाम्रो वेबसाइट नेट खोलेर गीत सङ्गीत डाउनलोड गर्न र भिडियो हेर्न सक्नुहुनेछ नमस्कार म तपाईँकै डियर कल्याण युट्युब मार्फत मलाई सुनिरहनुभएका लाखौँ लाख श्रोताहरूलाई यस मेरो कथा डियर कल्याण च्यानलमा स्वागत गर्न चाहन्छु यदि नयाँ नयाँ कथा सुन्न चाहनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला र आजको कथा सुनाउने अनुमति माग्दै म यो कथा सुरु गर्न चाहन्छु डियर कल्याण बैंसले फक्रन लागेको इन्द्रणी सपनाहरू बोकेर जब मन बादल पारी उड्न थाल्छ तब सपनाहरू च्याउ जस्तै उम्रन्छन् आकाशलाई छाती मानेर जीवनको भिरालो चेपबाट निस्सासिएर जीवनले जब सास फेर्न थाल्छ तब तिनै सपनाका बोराहरू किनारमा छाडिएका जलचर जस्तै घुम्रिन्छन् धरतीलाई मात गरेर जीवनका अनगिन्ती रोमाणी र इन्द्रेणी सपनाहरू र सपनाका बिराला चेपहरू तिनै चेपहरूबाट फेरि च्यापिँदै जाने सपनाका अनगिन्ती दुर्घटनाहरू र बस्दै बस्दै हिँड्दै हिँड्दै जाने जीवनका गोरेटोहरू कहाँ पुगेर सकिन्छ कहाँ पुगेर अन्त्य हुन्छ थाहै हुँदैन तर पनि मान्छेहरू आफ्ना सपना सजाउने मनसायले जीवनलाई समुदरे सम जीवन जीवनलाई समथल यात्रामा अगाडि धकेलिरहन्छन् धकेलिएका तिनै पानाहरू कतै छोडिएका तिनै अनुवादहरू र जीवन सँगसँगै समय सापेक्ष हुँदै जाने मनका तिर्सनाहरू साराका सारा जम्मा पारेर मान्छेले जीवनलाई निर्वाह गर्दै जान्छ जीवन निर्वाह गर्ने बाहनामा घात र प्रतिघातका नाटकहरू चल्दै जान्छ जीवन जति सहज छ जति सरल छ त्योभन्दा धेरै गाह्रो पनि रहेछ डियर कल्याण जब मैले आफ्नो जिन्दगीलाई आफै खदालेर हेर्छु आफ्नो जिन्दगीको परिदृश्यलाई जब म पछाडि फर्केर हेर्छु मेरा आगत र अनागतका अनगिन्ती सपनाहरूले मलाई चिथोरिरहन्छन् तिनै चिथोरिएका सपनाहरू तिनै बाङ्गिएका सपनाहरू तिनै घुम्रिएका राहारहरूलाई आज पोको पारेर राखेकी छु र लेख्न थालेकी छु तपाईँलाई मैले समयलाई आफूसँग अनुवाद गरे परिस्थितिसँग प्रतिवाद गरे र जीवनलाई जब सरल र सहज ठानेर बाग्न थाले पानी जस्तै तब मनका धरातलहरूमा हरियाली छाउन थाले जस्तो लाग्यो तर फेरि त्यही हरियाली छिचोलेर हिँड्ने जीवनका बगरहरू पहाडहरू खोजहरू अप्ठ्यारा सङ्गौ र नदीहरू साराका सारा बाटोहरू छिचोलेर जब म यहाँसम्म आइपुगे तब मैले आफ्नो जिन्दगीलाई आफै तौलन थालेँ कहिले तल कहिले माथि तर आज जस्तै चलिरहने यो जीवनको कथा अनौठो रहेछ डियर कल्याण म कहाँबाट सुरु गरौँ कहाँ अन्त गरौँ म आफैलाई थाहा छैन तर पनि म लेख्न थालेकी छु मेरो कथा डिर्गल्या तपाईँको लागि मेरो नाम दिप्ति घिमिरे हो विक्रमसम्म दुई हजार अडतिस साल भदौ तेह्र गते मेरो जन्म रामेछाप जिल्लाको मन्थलीमा भएको हो म घरकी माइली छोरी हो हामी तिनजना दिदी बहिनी मात्र छौँ घरमा बाहिर दाई कोही पनि रहेनन् अर्थात् हामी तिन बहिनीको जन्म भएपछि बुवा आमाको सन्तानको रहर पुग्यो हाम्रो परिवार सामान्य परिवार थियो सायद त्यही भएर पनि होला बुबाले धेरै ठुलो रहर गर्नु भएन छोरा जन्माउने मेरो बुबा पेसाले स्थानीय स्कुलमा अर्थात् मन्थलीको स्थानीय स्कुलमा अकाउन्टेन्ट हुनुहुन्थ्यो भने आमा गृहिणी मैले सानोमा मन्थलीमै पढेकी डियर कल्याण मेरो पढाइ ठिकै थियो नराम्रो चाहिँ होइन तर ठिकै थियो बुबा आमाले आश गर्नुहुन्थ्यो मेरो दिदीको र बहिनीको भन्दा मेरो पढाइ ठिक थियो जब म चौध वर्षकी थिएँ कक्षा आठमा पढ्थेँ त्यति बेला दिदीले दिदीले एसएलसी दिनुभयो एसएलसी दिएपछि दिदी मामा घर जानुभएको थियो र मामा घर गएपछि दिदी धेरै दिनसम्म फर्कनु भएन आमाले मामा घरमा सम्पर्क गर्दा थाहा भयो दिदी मामा घरबाट निस्केको चार दिन भइसकेको थियो तर दिदीको हत्तो पत्तो थिएन पछि थाहा भयो दिदीले अन्तर्जातीय विवाह गरेर त्यहीँबाट घर छोडेर जानुभयो त्यही भएर बुबा आमाले मलाई र बहिनीलाई असाध्यै कडा व्यवहार गर्नुहुन्थ्यो दिदीको कारणले दिदीप्रति बुवा आमाको मन अत्यन्तै दुखेको थियो किन दुख्यो हामीलाई सुनाउनु हुँदैन थियो भन्नु हुँदैन थियो भन्नुहुन्थ्यो तिमीहरूले पढ्नुपर्छ अरू कुरा सुन्नु हुँदैन हामीलाई पनि त्यस्तै लाग्थ्यो हामी पढेर बुबा आमाको सपना साकार पार्नुपर्छ त्यही सोध्थ्यो म बहिनीले किनकि सबै कुरा प्रत्यक्ष हामीले देखेका थियौँ त्यसैले दिदीको अन्तर्जातीय विवाहको घोर विरोधी हुनुहुन्थ्यो बुवा आमा र हामी पनि करिब पाँच वर्षसम्म दिदीलाई घरमा आउने अनुमति मिलेन दिदी दाजु हुँदै जानुभयो दिदीलाई गाह्रो हुँदै गयो दिदी कैयौँ पटक बिरामी हुनुभयो माइतीको सम्झनामा तर बाउ आमाको कठोर मन पग्लेन पाँच वर्षपछि मात्र पहिलो पटक बिनाजुले हाम्रो घर प्रवेश गर्नुभएको यसरी दिदीको कारणले हामी बाउ आमाको निगरानीमा अत्यन्तै कडाइका साथ हुर्कदै गए मेरो बुबाको दुईजना भाइ हुनुहुन्थ्यो एकजना जनकपुरमा कार्यरत हुनुहुन्थ्यो उहाँ जानकी मन्दिरभित्र काम गर्नुहुन्थ्यो प्रशासन फाँडमा र अर्को कान्छो भाइ काठमाडौँमा बसेर बिमा संस्थानमा जागिरी हुनुहुन्थ्यो बिमा संस्थानमा काम गर्नुहुन्थ्यो यसरी दिनहरू बित्दै गए ढेर कल्याण म आठ कक्षाबाट नौ कक्षा प्रवेश गरेँ नौबाट दस कक्षा प्रवेश गरे विक्रमसम्म दुई हजार चौन्न सालमा मैले एसएलसी दिएकी थिएँ धेर कल्याण एसएलसी पछिका दिनहरू मेरा लागि त्यति सौहार्दपूर्ण भएन किनकि बुबा आमाले मलाई एसएलसी पछि झन् निगरानी बढाउँदै जानुभयो मेरो लागि गाह्रो थिए ती दिनहरू मन्थली बजारमा निस्कँदा पनि बुबा आमामा प्रति कुनै भरोसा नभए जस्तो लाग्थ्यो तर मैले बुबा आमालाई भरोसा दिलाउन चाहन्थे त्यसैले म आज्ञाकारी थिएँ डियर कल्याण समय गुज्रदै गयो जसो तसो मन्थलीका दिनहरू बित्दै गए डियर कल्याण विक्रमसम्म दुई हजार चौन्न सालमा एसएलसीको रिजल्ट आयो त्यति बेला मैले बुबा आमालाई भनेको थिएँ मैले प्रथम श्रेणीमा पास गरेँ भने म काठमाडौँ पढ्न जान्छु मैले काका काकीसँग भन्थेँ र काकीले मलाई काठमाडौँ बोलाउँछु भनेर बाचा पनि गर्नुभएको थियो प्रथम श्रेणीमा पास भयो भने समयले भाग्यले अथवा आवेगले मैले एसएलसी प्रथम श्रेणीमा पास गरेँ ढेर्कल्या एसएलसी प्रथम श्रेणीमा पास गरेपछि मेरा खुसीका पर्दाहरू खोल्न थालेँ पर्दाविहीन कोठा जस्तै उज्यालो र सफा लाग्ने आफ्नो जिन्दगीको कथा म कहाँबाट सुरु गरौँ धेर धेर कल्याण विक्रम सम्म दुई हजार चौन्न सालको एसएलसीमा प्रथम श्रेणीमा पास भएपछि बाबा आमाले खुसी साथ मलाई काठमाडौँ पढाउने निर्णय गर्नुभयो र मेरो जीवनको यात्रामा म मन्थलीबाट नेपालको राजधानी काठमाडौँ आउने निश्चित भए त्यति बेलाका खुसीहरू त्यति बेलाका राहरहरू यति विघ्न थिए डियर कल्याण म कसरी सुनाऊ तपाईँलाई मेरो कथा बस कसरी सुनाऊ मेरो कथा नमस्कार म तपाईँकै डियर कल्याण युट्युब मार्फत मलाई सुनिरहनुभएका लाखौँ लाख श्रोताहरूलाई यस मेरो कथा डियर कल्याण च्यानलमा म स्वागत गर्न चाहन्छु यो कथा कस्तो लाग्यो कृपया प्रतिक्रिया दिन नभुल्नुहोला यदि नयाँ नयाँ कथा सुन्न चाहनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गर्न म आग्रह गर्दछु र सब्सक्राइब गर्न नबिर्सनुहोला र आजको कथा सुनाउने अनुमति माग्दै म यो कथा सुरु गर्न चाहन्छु देयर कल्याण मनका घुरेटोहरूमा लस्करे उभिएर सपनाका खतहरू पल्टाउँदै जब म जीवनलाई हेर्छु तब आफूभित्र अनुवाद भएका थुप्रै तस्विरहरू भेट्छु हात लागेका मेरा तिनै तस्विरहरू मात लागेका तिनै तस्विरहरू गाडा फुलको बगैँचामा शान्त र सौन्दर्य वरपर बहार उडाउँदै फुलेका फुलहरू जस्तो यो जोगन जब सम्झनाको भुमरीमा बाँध्दै जान्छ तब ती खात लागेका तस्विरहरू ब्ल्याक एन्ड व्हाइट अर्थात् कलरविहीन बन्न पुग्दो रहेछन् डियर कल्याण मचेल जीवनलाई मेरो जीवनको मझेरीबाट निहालेर हेर्छु पहर छुटिसकेका मेरा स्मृतिहरू यादहरू ती ओकालीहरू ओह्रालीहरू मन्थलीका ती सुन्दर दृश्यहरू प्राकृतिक छटाहरू म जब आफूतिर अनुवाद भएर हेर्छु मेरो जीवनलाई मलाई मेरो जीवन एउटा अनिश्चित यात्रामा हिँडिरहेको यात्री जस्तो लाग्छ म निश्चित दिशा बनाउँछु म निश्चित गोरेटोहरू गर्छु म निश्चित बाटोहरू गर्छु तर अनिश्चित बाटोहरूले तय गरेका मेरा निश्चयका ती पछावर छिन्न भिन्न हुन पुग्छन् डियर कल्याण तब मन दुख्ने रहेछ दुखिरहन्छ मन कहिलेकाहीँ यति बिग्न दुख्छ कि यो मन यही दुखेको मन फुकाउने बहानामा डियर कल्याण तपाईँलाई म मेरो कथा लेखिरहेकी छु यो मेरो जीवनको नितान्त व्यक्तिगत कथा हो यसले अरूलाई असर पार्छ कि पार्दैन मलाई थाहा छैन तर म मेरो जीवनको आफ्नो व्यक्तिगत कथा सार्वजनिक गर्न चाहन्छु सुनाउन चाहन्छु साराका सारालाई बाँड्न चाहन्छु मनभित्र पोको पारेर राखेको ठुलो तोरीका गेडाहरूलाई राखे जस्तो गरमुङ्गो मनको मनतिरबाट जब छिन्न भिन्न भएका ती तोरीका गेडाहरू भुइँभरि छरफस्ट हुन्छन् तब हलुङ्ग हुन्छ त्यस्तै हुन्छ मेरो मन पनि ढिर्का ल्याउन म मेरो मनको भारीलाई आज बिसाउन चाहन्छु यसरी एसएलसी परीक्षा दिएर म काठमाडौँ आएकी ढिर्का ल्याउन त्यति बेला मेरा काका काकीहरू अनामनगरमा बस्नुहुन्थ्यो मैले त्यहीँबाट काठमाडौँको जीवन यात्रा सुरु गरेकी मैले प्रथम श्रेणीमा भनेको नम्बर लिएर पास गरेपछि बाबा आमाले मलाई यता पठाउनु भएको नत्र मन्थलीकै कलेजहरूमा बाबा आमाले मलाई पढाउने चाहना थियो तर ती सब मनसायालाई बुबा आमाका ती सपनाहरूलाई अलिकति फराकिलो बनाउँदै म काठमाडौँमा छिरेकी टेर कल्याण र काठमाडौँमा पढाउ सुरु गरेकी मैले त्यति बेला काकाले बिमा संस्थानमा काम गर्नुहुन्थ्यो सिंहदरबार अगाडि सिंहदरबारको पारिपट्टि अझ भनौँ भने सर्वोच्च अदालतको पारिपट्टिको बिमा संस्थानमा काकाले काम गर्नुहुन्थ्यो भने काकीले गणबहालको गोल्छा अर्गनाइजेसनमा काम गर्नुहुन्थ्यो म सहयोगी बनेको थिएँ काका र काकीको दसैँका दिनहरूमा म मन्थली आउँथे काकी आउनुहुन्थ्यो काका आउनुहुन्थ्यो जनकपुरबाट अर्को काका आउनुहुन्थ्यो काकी आउनुहुन्थ्यो भाइ बहिनीहरू जमघट चल्थ्यो रमाइलो हुन्थ्यो तर सुरुका दसैँहरूमा दिदी नहुँदा न्यास्रो लाग्थ्यो मलाई बाउ आमाले स्वीकार्नु भएको थिएन काका र काकीहरूले लुकेर दिदीलाई भेट्थे दिदीलाई सहयोग गर्थे तर बाउ आमाले थाहा पायो भने नराम्रो मान्नुहुन्छ भनेर सबै चुपचाप हुन्थे तै चुप मै चुप हुन्थे थुप्रै दसैँ न्यास्रो बनाएर काटेकी छु मैले ल्याउनु न्यास्रो पारेर कहिलेकाहीँ सोच्थे दिदीले बुबा आमाको मन दुखाएर किन अन्तर्जातीय विवाह गर्नुभएको होला तर फेरि अर्को मनले सोच्थे दिदीका पनि त रहर छन् दिदीका पनि त चाहना छन् आजको जमानामा कसले जातको कुरा गर्छ सब चिज राम्रो हुनुपर्छ पात त्यतिकै राम्रो हुन्छ अन्तर्जातीय विवाह नगर्नेहरू पनि त अनेक चालझेल र तामझाममा फसेर आफ्नो जीवनलाई दुःखतिर लम्काइरहेका छन् त्योभन्दा त अन्तर्जातीय विवाह गरेर आफ्नो जीवनलाई सुखी बनाउने राम्रो हुन्छ जस्तो लाग्थ्यो म पनि त्यस्तै सोच्थेँ ढेर कल्याण तर बाउ आमा कसैको कुरा सुन्नु हुँदैन थियो त्यसैले दिदी ती वर्षहरूमा घरमा आउनु भएन दसैँमा दिदी रुनुहुन्थ्यो अरे मैले पनि दुईपटक दिदीलाई भेटेकी छु त्यो भेटमा दिदी रुनुहुन्थ्यो मैले सम्झाउँथे दिदी सब चिज ठिक हुन्छ समयले सब चिज ठिक बनाउँदै लान्छ दुईपटक दिदी काठमाडौँ आउनुभएको थियो र काठमाडौँमा हामीले भेटेकी काका काकीको घरमा आउनुभयो उहाँ एक दिन बस्नुभयो बिनाचो पनि आउनुभयो सब चिज ठिकै थियो हेर्दा राम्रै लाग्थ्यो तर अन्तर्जातीय विवाह र त्यो पनि समाजले पानी नचल्ने जातको भनेर जुन हल्ला फैलाएको थियो त्यहीमा भकिँदै मेरो परिवारले दिदीप्रतिको दृष्टिकोणमा परिवर्तन गरेको थियो अर्थात् दिदीलाई घरभित्र पस्न नदिने अठोटमा मेरो परिवार बसेको थियो विशेष गरी बाबा आमा तर दिदी र बिनाजुलाई भेटेपछि हामी विश्वस्त भएका थियौँ उहाँहरूको सुन्दर जीवन देखेर राम्रो थियो सबै कुरा विक्रमसम्म दुई हजार छप्पन्न सालमा आएर मैले बिए पढ्न थालेँ पद्मकन्या क्याम्पसमा फेरि मेरो पढाइ सुचारू हुँदै गए क्याम्पस जान्थे आउँथे काका काकीलाई हेल्प गर्थे मेरो जीवनमा कसैसँग गाँसिएकी थिएन म कसैसँग जोडिएकी थिएन म समय गुज्रदै गए क्याम्पसका दिनहरू अगाडि बढ्दै गए विक्रमसम्म दुई हजार उनासाठी सालको कुरा हो डियर कल्याण हाम्रो क्याम्पसमा सोभियोको पिकनिक आयोजना गर्यो गोदावरीमा त्यति बेला गोदावरीमा मेरो शर्मिलासँग भेटघाट भए भेटघाट त पहिला पनि हुन्थ्यो तर गोदावरीको पिकनिकले हामी अत्यन्तै नजिक भयौँ पिकनिकको तेस्रो दिन शर्मिलाले मलाई खाना खान आफ्नो घरमा बोलाए उनीहरूको घर सिन्धुली थियो एकजना दाई ऊ र आमा त्यहाँ बस्थे बुबाले सिन्धुलीमै काम गर्नुहुन्थ्यो त्यसैले बुबा सिन्धुलीमै बस्नुहुन्थ्यो उनीहरूको सम्पत्ति सिन्धुलीमै थियो सिन्धुलीकै राम्रै परिवारमा गरिन्थ्यो उनीहरू शर्मिला त्यहाँको कार्की परिवार भनेपछि सबैले चिन्छन् डियर कल्याण उसको गाउँको नाम भनेपछि यसरी म त्यहाँ गएँ र त्यहाँ गएपछि शर्मिलाको दाईसँग भेट भयो दाईको नाम थियो रमण कार्की पढाइमा राम्रो केटा सरल सहज मेरो रमणसँग बिस्तारै बिस्तारै चिन्जान हुँदै गयो मैले दाई भन्न थाल भन्थे पहिला तर रमणले अप्ठ्यारो मान्थ्यो एक दिन रमणले मुख खोलेरै भने मलाई किन दाई भनेको साथीको दाई हुँदैमा तिमीलाई दाई नै भन्नुपर्छ उसको आशालाई मैले राम्रोसँग बुझेँ त्यसपछि मैले रमण जी भन्न थालेँ उसले यो पछाडि जी लगाएको मन पर्दैन भनेपछि मैले रमण भन्न थालेँ बाटो सहज थियो बाटो सरल थियो उसको आशय थियो के उसले मलाई साथी बनाओस् समयले अगाडि बहकाउँदै लग्यो डियर कल्याण बिस्तारै बिस्तारै मैले रमणलाई साथी बनाए मेरो साथीको दाई भए पनि ऊ मेरो साथी भन्यो कसरी भन्यो किन भन्यो कहाँबाट भन्यो यो प्रश्नको जवाब मसँग छैन डियर कल्याण तर जीवनमा कतिपय मान्छेहरू आउँछन् जीवनमा कतिपय मान्छेहरू जान्छन् वर्षौँसम्म सँगसँगै हिँड्ने मान्छेहरूको कतै मस्तिष्क र मनमा छाप रहँदैन तर कोही मान्छे मनभित्र किन यसरी गहिरिएर बस्छन् देयर कल्याण कतै पूर्वजन्मको नाता हुन्छ कि जस्तो लाग्छ मलाई त्यही भएर त म रमनसँगको नातामा बाँधिँदै गएँ बिस्तारै बिस्तारै उसको चाहनामा आफूलाई समाहित गर्दै गए ढेर मज सुनाउँछु तपाईँलाई मेरो कथा मेरो जीवनको कथा सुनाउँछु डियर कल्याण तपाईँलाई बस जीवनको को नमस्कार म तपाईँकै डियर कल्याण युट्युब मार्फत मलाई सुनिरहनुभएका लाखौं लाख श्रोताहरूलाई यस मेरो कथा डियर कल्याण च्यानलमा म स्वागत गर्न चाहन्छु यो कथा कस्तो लाग्यो कृपया प्रतिक्रिया दिन नभुल्नुहोला यदि नयाँ नयाँ कथा सुन्न चाहनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गर्न म आग्रह गर्दछु र सब्सक्राइब गर्न नबिर्सनुहोला र आजको कथा सुनाउने अनुमति माग्दै म यो कथा सुरु गर्न चाहन्छु डियर कल्याण आकाशका ताराहरू झारेर जिन्दगीलाई सजाउने सपना देख्नेहरूलाई धरतीका फुलहरू झारेर विरतिका खेलहरूको झुण्डलाई मेट्नेहरूलाई समयले आवेगले र वाक्यले कसरी लखेर्दै जान्छ म सुनाउन चाहन्छु आज तपाईँलाई देखिएका सपनाहरू भेटिएका यथार्थहरू बीचको जुन धरातल छ डियर कल्याण त्यो यति भयानक छ के हामी कल्पना गरेर सोच्न सक्दैनौँ मान्छे जे सोच्छ त्यो नहुँदो रहेछ मान्छे जे परिकल्पना गर्छ त्यो नभेटिँदो रहेछ सबै कुरा मान्छेको जिन्दगीमा पुग्ने भए सबै कुरा मान्छेलाई जीवनमा पुगी सरी आउने भए सायद मान्छे पाँच सय वर्ष बाँच्थ्यो होला यो छटपटी यो अनिन्द्रा यो बेचैनी यो त्याग यो तपस्या यी सब कुराले मान्छेलाई गल्दै लान्छ र मान्छे गल्दै जान्छ गल्दै जाने जीवनका कथाहरू सुस्ताउँदै जाने जीवनका व्यथाहरू र यतै कतै सुस्ताएर बसिरहने ती जीवनका प्रीतका गाथाहरू कसरी सुनाऊ म डियरका कसरी व्यक्त गरौँ अव्यक्त मनका दारीलाई छेउहरूबाट हिँड्नुपर्ने र ती धारिला धारहरूमा आफ्ना पाइतलाहरूले टेकेर हिँड्नुपर्ने यो जीवनको कठिन यात्राको राम कहानी म तपाईँलाई सुनाउँछु ती दिनहरूमा रमन बाग बजारमा आउँथ्यो पढ्न ऊ जापानिज भाषा धेरै राम्रोसँग पढिरहेको थियो ऊ भन्थ्यो कुनै भाषा सिक्दा अप्ठ्यारो हुँदैन म भन्थे किन यो जापानिज भाषा सिक्न थाल थालेको ऊ भन्थ्यो होइन यत्तिकै सिक्न थालेको तर मैले उसको बहिनीबाट थाहा पाएको उसलाई जापान पढ्न जाने ठुलो रहर छ त्यसैले उसले त्यसो गरिरहेको छ म केही बोल्दैन थिएँ बाग बजारका दिनहरूमा ऊ आफ्नो पढाइ सकेर लुसुक्क पद्मकन्याको क्याम्पसको गेट अगाडि उभिन्थ्यो टुक्रुक छक्क लागेर उभिरहेको म देख्थेँ जब म पढाइसकेर बाहिर निस्कन्थेँ ऊ मलाई कुरिरहेको हुन्थ्यो मलाई भेट्न साथ भन्थ्यो के खाने चिया खाने खाजा खाने के छ कसो छ ऊ सबै कुरा सोध्थ्यो हेर्दा व्यावहारिक जस्तो लाग्थ्यो टियर कल्याण रमण अग्लो केटा थियो र गोरो थियो मुख अलिकति नमिले जस्तो देखिए पनि उसको उचाइ र उसको शरीरको बनावटले ऊ मलाई सुन्दर लाग्थ्यो अरूलाई जे जस्तो लागे पनि एक दिनको कुरा हो ढेर्कल्याण त्यति बेला बाघ बजारको पढाइ लगभग सकिएको थियो इक्जाम तयारी गरेर परीक्षा पनि दिइसकेको थिएँ मैले र त्यति बेला बाघ बजार क्याम्पसमा आएको बेला उसले मलाई भनेको थियो म जापानको लागि अब अप्लाई गर्दैछु मेरो भिजा लाग्यो भने म जापान जान्छु अनि तिमी पनि आउनुपर्छ ल म भन्थे सपनामा देखो यथार्थमा जे हुन्छ म त्यसैलाई स्वीकार्छु दीर्घल्या विक्रमसम्म दुई हजार साठी सालको उसको जन्मदिनको अवसरमा अर्थात् विक्रम सम्म दुई हजार साठी सालको भदौ अठार गते उसले मलाई आफ्नो डेरामा बोलायो उसको डेरा लाजिमपाटमा थियो लाजिमपाटको होटल राडिसनको नजिकै थियो उसको डेरा ऊ त्यहीँ बस्थ्यो बहिनी र आमासँग बस्थ्यो आमाले सबै हेरचाह गर्नुहुँदो रहेछ तिनीहरूको छोराछोरीको हेरचाह राम्रो होस् भनेर रमणको बुवाले आमालाई काठमाडौँ पठाउनु भएको रहेछ बुबा दुःख सुख गरेर त्यतै जिल्लातिर बस्नु हुँदो रहेछ सिन्धुलीमा र म उसको बर्थडेमा गएपछि त्यहाँ थुप्रै उसका साथीहरू आएका थिए र त्यति बेला रमणले विशेष रूपमा मलाई परिचय गराए आफ्नो साथी भनेर बहिनीको साथी तर अहिले मेरो साथी भएको भनेर उसले परिचय गरायो सबैजना हाँसे र खुसीले ताली बजाए यसबाट सिधै अनुमान लाउन सकिन्थ्यो कि हामी एक अर्कोलाई चाहन्छौँ भन्ने कुराको परिचय हामीले सबैलाई दिइसकेका छौँ धेरै परिचय दिनु पर्दैन समय गुज्रदै गए डियरका ल्याउन उसले भिजा अप्लाई गर्ने तयारी गर्दा गर्दै महिना बित्यो र विक्रम सम्बत दुई हजार एकसठी सालमा आएर उसले जापानको भिजा पायो विद्यार्थी भिजा उसको ल्याङ्ग्वेज राम्रो थियो उसले मलाई कतिपय जापानिज ल्याङ्ग्वेजहरू सिकाइसकेको थियो अर्थात् सिकाउनुको अर्थ बोलीचाली र व्यवहारमा प्रयोग हुने शब्दहरू उसले मलाई सुनाउँथ्यो मलाई अचम्म लाग्थ्यो यति मेहनत गरेर किन रमणले यसरी पढेको होला तर उसले आफ्नो पढाइमा सफलता देखायो र उसले त्यहाँको भिजा पाए अर्थात् जापानको पढ्नको लागि विद्यार्थी भिजा पाए विक्रम सम्म दुई हजार एकसठी सालको असार महिनामा ऊ जापान ओर्ने भए असारका दिनहरू काठमाडौँमा असाध्य बाक्लो बर्सात हुन्थ्यो काठमाडौँको हिलो चैत महिनामा उड्ने धुलोलाई लपक्क पानीले छोपेर हिलोमा अनुवाद गरेको थियो हेर्दा जताततै हिलो भेटिन्थ्यो हिलोलाई छलेर हामीले काठमाडौँका गल्लीहरूमा थुप्रै बाटो काट्यौँ हिलोबाट बचेर हामीले काठमाडौँका थुप्रै गोरेटोहरूमा हिँड्यौँ तर हिँड्दा हिँड्दै हिलोले छ्यापिएका हाम्रा लुगाहरू प्रितले छ्यापिएका जस्तै उज्याला र रङ्गीन लाग्थे ती दिनहरू ती दिनहरूमा रमणले भन्थ्यो तिमी पनि जापान आउने जापानको टोकियो सहरमा बसेर हामीले जीवनका सपनाहरू बाँध्नुपर्छ ऊ यता सुनाउँथ्यो उता सुनाउँथ्यो मलाई अचम्म लाग्थ्यो साँच्चै जिन्दगी यस्तै रङ्गीन छ कि जस्तो लाग्थ्यो ठेर कल्याण जिन्दगी उसले भनेको जस्तै सुकुमार छ कि जस्तो लाग्थ्यो जिन्दगी उसले सजाए जस्तै मिठो र सौहार्दपूर्ण छ कि जस्तो लाग्थ्यो उसको सौहार्दपूर्ण व्यवहारबाट म यति पग्लिसकेकी थिएँ कि ऊ बिनाको जिन्दगी मेरो लागि असम्भव थियो र विक्रमसम्म दुई हजार एकसठी सालको असारको दोस्रो हप्ता उचिया प्राण उड्यो डियरकाले उड्ने दिन एयरपोर्टमा थिएँ म उसलाई देख्न साथ विदायका हात हल्लाउँदा हल्लाउँदै म रुन थालेछु मेरो आँखाबाट आँसु निरन्तर बगिरहे ऊ जापानको लागि अन्तर्राष्ट्रिय विमानस्थलभित्र छिर्यो डियरकाले मैले मेरो रमणलाई हेरिरहे ऊ ओझेल नहुँदासम्म मैले हात हल्लाइरहे मेरा हात अनवरत रूपमा मेसिन जस्तै हल्लिरहेका थिए र आँखाबाट एक किसिमले आँसु झरिरहेको थियो डेर्गले निरन्तर झरिरहे मेरा आँसु बस मेरा आँसु झरिरहे त्यो दिन त्यो दिन जीवनमा कहिले पनि बिर्सिन नसकिने मेरो त्यो दिनमा आँसु झरिरहे बस आँसु हाम्रो वेबसाइट नेट खोलेर गीत सङ्गीत डाउनलोड गर्न र भिडियो हेर्न सक्नुहुनेछ नमस्कार म तपाईँकै डियर कल्याण युट्युब मार्फत मलाई सुनिरहनुभएका लाखौँ लाख श्रोताहरूलाई यस मेरो कथा डियर कल्याण च्यानलमा म स्वागत गर्न चाहन्छु यो कथा कस्तो लाग्यो कृपया प्रतिक्रिया दिन नभुल्नुहोला यदि नयाँ नयाँ कथा सुन्न चाहनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गर्न म आग्रह गर्दछु र सब्सक्राइब गर्न नबिर्सनुहोला र आजको कथा सुनाउने अनुमति माग्दै म यो कथा सुरु गर्न चाहन्छु नमस्ते पुनः स्वागत तथा अभिवादन गर्छु म तपाईँलाई कार्यक्रम मेरो कथामा कार्यक्रम मेरो कथा तपाईँ प्रत्येक बिहिबार बाह्र बजीदेखि दुई बजीसम्म र प्रत्येक शनिबार राति दस बजीदेखि एघार बजीसम्म सुन्न सक्नुहुन्छ मटियर कल्याणको साथमा कार्यक्रम मेरो कथा तपाईँको वास्तविक जीवन घटनामा आधारित कार्यक्रम हो मैले तपाईँहरूलाई जानकारी गराउँदै आइरहेको छु यदि तपाईँ कार्यक्रम मेरो कथामा आफ्ना जीवनका वास्तविक घटनाहरू पठाउन चाहनुहुन्छ र तपाईँ फेसबुक प्रयोग गर्नुहुन्छ भने फेसबुकको सर्च बक्समा जानुहोस् त्यहाँ गएर केएलवाइएन कल्याण जिएयुटिएम गौतम टाइप गर्नुहोस् त्यहाँ तपाईँ मलाई भेट्नुहुन्छ र त्यहाँ गएर तपाईँ मलाई अफलाइन म्यासेज पठाउनुहोस् र संसारको जुन कुनै गुनाम भए पनि म तपाईँलाई सम्पर्क गर्नेछु र त्यसै गरी तपाईँको जीवनको वास्तविक घटना तयारी अवस्थामा छ भने तपाईँ मलाई इमेल मार्फत पनि पठाउन सक्नुहुन्छ मेरो इमेल आइडी हो डिइएआर डियर केएलवाइएन कल्याण डियर e कल्याण डट एमइआरओकेटिएचए e e, मेरो कथा एट जिमेल डट कम त्यसै गरी तपाईँ आफ्ना हस्ताक्षरद्वारा लेखिएका कथाहरू मलाई पोस्ट गर्न चाहनुहुन्छ भने तपाईँ एफएम इमेज एफएमको ठेगानामा पोस्ट गर्न सक्नुहुन्छ या इमेज एफएमको रिसेप्सनमा आएर आफ्नो कथा छोड्न सक्नुहुन्छ त्यसै गरी तपाईँ मेरो कथालाई पुस्तकको रूपमा पढ्न चाहनुहुन्छ भने मेरो कथा भाग तिन पुस्तक तपाईँ काठमाडौँको भोटाइटी स्थित एमके बुक्सबाट लिन सक्नुहुन्छ मेरो कथा भाग तिन पुस्तक तपाईँ फेरि पनि भन्न चाहन्छु मेरो कथा भाग तिन पुस्तक तपाईँ काठमाडौँको भोटाइटी स्थित एमके बुक्सबाट लिन सक्नुहुन्छ यो त भयो कार्यक्रम मेरो कथाको बारेमा जानकारी म तपाईँलाई फेरि पनि सोध्न चाहन्छु कस्तो हुनुहुन्छ के हुनुहुन्छ कहाँ हुनुहुन्छ कसरी बसिरहनु भएको छ खुसी हुनुहुन्छ या बिरामा हुनुहुन्छ जहाँ जे जस्तो रहे पनि म आवाज मार्फत तपाईँलाई सोध्न चाहन्छु र संसारको जुन कुनै कुनामा भए पनि म तपाईँलाई यही आवाज मार्फत भेट्ने कोसिस गर्छु र सधैँ सधैँ यही आवाजबाट आउने गर्छु तपाईँहरूको लागि मलाई विश्वास छ तपाईँ जहाँ रहे पनि जसरी रहे पनि खुसी रहनुहुनेछ भन्ने मेरो विश्वास छ त्यसैले म मान्छेका दुःखका कथाहरू तपाईँसँग प्रेसित गरिदिन्छु फलामले फलामलाई काट्छ दुःखले दुःखलाई काट्छ हामी अरूको कथा सुनेर आफूलाई र आफैले आफैलाई मूल्याङ्कन गर्न सक्छु त्यसैले म जीवनका वास्तविक घटनाहरू तपाईँ समक्ष पुर्याउने गर्छु र तपाईँका जीवनमा पनि दुःखहरू होलान् सुखहरू होलान् सङ्घर्ष होलान् पीडा होलान् जे जस्तो भए पनि तपाईँ जहाँ रहे पनि जस्तो रहे पनि खुसी रहने कोसिस गर्नुहोस् र खुसी रहनु सबभन्दा ठुलो उत्तम उपाय हो दुःखलाई साथी बनाउनुहोस् दुःखलाई साथी बनाउनुहोस् किनकि संसारमा दुःख नभएको मान्छे कोही पनि छैन सबैसँग दुःख छन् आफ्नै प्रकारका दुःख छन् हामी सोच्छौँ मसँग यस्तो छ त्योसँग म जस्तो दुःख छैन त्यसैले ऊ सुखी होला जस्तो लाग्छ तर उसको मनभित्र पनि आफ्नै खालका दुःखहरू हुन्छ त्यसैले यो संसारमा कोही पनि सुखी छैन हरेक आफ्ना दुःख छन् सबै बाहिरी आवरणमा देखिने हुन् त्यसैले आफूसँग जे छ आफूसँग जस्तो छ आफूसँग जे चिज हुन्छ त्यसैमा सन्तोष लिनुहोस् सन्तोष जस्तो सुख अर्को छैन सन्तोष जस्तो आनन्द अर्को छैन तपाईँसँग जे छ तपाईँ जस्तो अवस्थामा हुनुहुन्छ त्यहीँबाट सुरु गर्नुहोस् आफूसँग जति चिजहरू छ त्यहीबाट सुरु गर्नुहोस् र जीवनलाई मेहनती बनाउनुहोस् लगनशीलताका साथ पढ्नुहोस् यदि तपाईँ पढ्दै हुनुहुन्छ भने यदि तपाईँ केही कुरा सिक्दै हुनुहुन्छ भने लगनशीलताका साथ सिक्नुहोस् र तपाईँ केही काम गर्दै हुनुहुन्छ भने लगनशीलताका साथ काम गर्नुहोस् तपाईँ जहाँ हुनुहुन्छ त्यहीँबाट सुरु गर्नुहोस् सफलताको पहिलो परिचय नै त्यही हो अठोट गर्नुहोस् कमिटमेन्ट गर्नुहोस् संसारमा कुनै पनि मान्छे एकैचोटि शिखरमा पुग्दैन हरेक मान्छेले धरातलबाट सुरु गर्छ धरातल भनेको सानोभन्दा सानो अंश हो त्यसैले तपाईँ जहाँ हुनुहुन्छ त्यही हो तपाईँको सुरुवात त्यहीँबाट पाइला चाल्नुहोस् र कहिले पनि न घबराउनुहोस् न आत्तिनुहोस् मनमा धैर्यता राख्नुहोस् धैर्यताले धेरै माथि पुर्याउँछ म यही भन्न चाहन्छु कार्यक्रम मेरो कथामा र मेरो कथामा आज मैले तपाईँलाई जीवनका कथाहरू सुनाउने क्रममा मैले तपाईँलाई जीवन कथा सुनाइरहेको छु देप्ती घिमिरेजीको र तपाईँले भर्खरै रेडियो ट्युन गर्नु भएको छ भने म उहाँको अघिल्लो अंश जुन मैले वाचन गरेर सुनाइसकेँ त्यो एकपटक रिक्याप गर्न चाहन्छु तपाईँहरूको लागि दीप्ति घिमिरेको जन्म विक्रम सम्म दुई हजार अडतिस सालको भदौ तेह्र गते रामेछाप जिल्लाको मन्थलीमा भएको हो उहाँ घरको माइली छोरी र तीनजना दिदी बहिनीहरू मात्र उहाँको परिवार सामान्य परिवार थियो र बुवाले स्थानीय स्कुलमा अकाउन्टेन्टको काम गर्नुहुन्थ्यो भने आमा गृहिणी हुनुहुन्थ्यो उहाँले सानोमा मन्थलीमै पढ्नुभयो पढाइ ठिकै थियो उहाँको र उहाँ चौध वर्षको हुँदा उहाँको दिदीले अन्तर्जातीय विवाह गरेपछि बुबा आमाको मनमा धेरै ठुलो चोट पर्यो त्यसैले बुबा आमाले उहाँ र बहिनीलाई धेरै रेखदेख गर्नुहुन्थ्यो धेरै विशेष रूपमा हेर्नुहुन्थ्यो कतै छोरीहरू पनि दिदी जस्तै भकेर हिँड्छन् कि भनेर तर उहाँहरूले बुबा आमाको त्यो सपनालाई साकार पार्नेतिर लागिरहनुभयो त्यही क्रममा उहाँले एसएलसी दिनुभयो अर्थात् चौन सालमा र एसएलसी प्रथम श्रेणीमा राम्रो नम्बर ल्याएर पास गर्नुभयो त्यसपछि उहाँले बुबा आमालाई गरेको कमिटमेन्ट अनुसार उहाँ काठमाडौँ पढ्न आउने हुनुभयो र त्यति बेला काठमाडौँमा उहाँको काका काकी बस्नुहुन्थ्यो र काकाले राष्ट्रिय बिमा संस्थानमा काम गर्नुहुन्थ्यो र आमा एउटा प्राइभेट कम्पनीमा काम गर्नुहुन्थ्यो अर्थात् उहाँको काकीले एउटा काठमाडौँको एउटा प्राइभेट कम्पनीमा काम गर्नुहुन्थ्यो यसरी उहाँ काठमाडौँ आउनुभयो र काका काकीसँग बसेर पढ्दै जानुभयो र पढ्दै जाने क्रममा उहाँ अगाडि बढ्दै जाने क्रममा उहाँले बिए लेभलको पढाइ सुरु गर्न थाल्नुभयो पद्मकन्या क्याम्पस बाग बजारमा र उहाँ अगाडि बढ्दै जानुभयो र एकपटक सोबियुको पिकनिकको आयोजना गरेको बेला उहाँ शर्मिला कार्कीसँग राम्रो परिचय भयो र शर्मिला कार्कीले उहाँलाई आफ्नो डेढामा बोलाउनु भयो शर्मिला कार्कीको घर सिन्धुली थियो र ऊ आमासँग र दाईसँग बस्थे दाईको नाम रमण कार्की थियो यसरी रमण कार्कीसँग पनि उहाँको भेट भयो सुरुमा उहाँले रमणलाई दाई भन्नुभयो तर रमणजीले त्यसको विरोध गर्नुभयो त्यसपछि रमणजी भन्नुभयो त्यो कुरा पनि उहाँलाई मन नपरेपछि उहाँले रमण भन्नुभयो र बिस्तारै बिस्तारै दुवैजनाको सम्पर्क बढ्दै गयो र दुवैले एकअर्कोलाई चाहँदै जानुभयो त्यो बीचमा रमण बाघ बजारमै बाघ बजारकै छेउमा जापानिज भाषा सिक्नुहुन्थ्यो र त्यहाँ सिक्न आउँदा सधैँ सधैँ उहाँलाई भेट्नुहुन्थ्यो अर्थात् दिप्तीलाई र दुवैको भेटघाटले काठमाडौँका गोरेटाहरूमा हिँड्दै जाँदा दुवैले जीवनको यात्रा सँगसँगै तय गर्नुभयो र त्यही क्रममा उहाँले जापानको लागि विद्यार्थी भिजा प्राप्त गर्नुभयो दुई हजार एकसठी सालमा र एकसठी सालको असारमा उहाँ जापान आउनुभयो रमनजी र उड्ने बेला उहाँ पनि एयरपोर्ट जानुभएको थियो र एयरपोर्टमा विदाई गर्न नसकेर दिप्ती रुनुभयो मैले यहाँसम्म कथा तपाईँलाई सुनाएँ एउटा साधारण चेली एउटा साधारण केटी नचाहँदा नचाहँदै कसैको प्रेममा आवेगमा आएर एउटा प्रेम बन्धनमा बाँधिनु भयो र त्यसपछि आफ्नो प्रेमीलाई छोड्न जाँदा उहाँका आँखाबाट आँसु झरे जुन स्वाभाविक रूपमा सबैको जीवनमा झर्ने गर्छन् बिछोडको घाउ कसैलाई मन पर्दैन यहाँसम्मको एउटा सानो बिछोडको कथासँग मैले तपाईँलाई उहाँहरूको जीवन कथा सुनाए अब उहाँहरू कसरी अगाडि बढ्नुहुन्छ त म सुनाउँछु अब उहाँहरूको वास्तविक जीवन घटनाको बाँकी अंश यो गीतपछि नमस्कार म तपाईँकै डियर कल्याण युट्युब मार्फत मलाई सुनिरहनुभएका लाखौँ लाख श्रोताहरूलाई यहाँ म स्वागत गर्न चाहन्छु यो कथा कस्तो लाग्यो कृपया प्रतिक्रिया दिन नभुल्नुहोला यदि नयाँ नयाँ कथा सुन्न चाहनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गर्न म आग्रह गर्दछु र सब्सक्राइब गर्न नबिर्सनुहोला र आजको कथा सुनाउने अनुमति माग्दै म यो कथा सुरु गर्न चाहन्छु डियर कल्याण खुला आकाश मुनिको यो संसारमा जम्मा आफ्ना पिरतीका थोगाहरू रोपेर जीवनलाई सुकुमार बनाउने सपना बाँधेर बसिरहेकी थिए त्यति बेला त्यही पिरतीका थोगाहरूमा असिना परेको पत्तै पाएन मैले असिना झरेको यादै भएन मलाई यादहरूमा आइरहने अनगिन्ती सम्झनाका तरेलीहरू යාදරුමායිරණ යන ගින්ති තෘෂ්ණාකා මදේරියරු රතේ මදේරිමා උබේරයරන ජීවන්කා पछिल्ला हिस्साहरू र तिनै हिस्साहरूले बनाएका अनगिन्ती बिम्ब र प्रतिबिम्बहरू कसरी सुनाऊ डियर कल्याण म मेरो कथा कहाँबाट सुरु गरौँ म मेरो कथा यसरी रमणलाई विदा गरे मैले रमणलाई विदा गरेको कुरा एक कान दुई कान मैदान हुँदै मेरो घरमा पुगेछ विशेष गरी काकीले यो कुरा पुर्याउनु भयो पुर्याउनु जरुरी पनि थियो किनकि बुवा आमा विवाहको लागि केटा खोज्ने तयारीमा हुनुहुन्थ्यो तर मैले रमनसँग आफ्नो जीवनको सहयात्रा तय गरेको कुरा मेरो घरसम्म पुग्यो विक्रमसम्म दुई हजार एकसठी सालको दसैँमा म मन्थली गएँ मन्तले जाँदा बुबाले सम्झाउनु भयो छोरी विवाह गर भनेर आमाले सम्झाउनु भयो भर्खरै रमनलाई जापान पठाएकी म कसरी अर्को अर्को मनमा डेरा सरेर जीवन काट्न सक्छु ढेर्काल्या मैले सकिनँ मैले बाउ आमालाई भने आमा म मास्टर्स लेभलको पढाइ सघाउँछु अनि विवाह गर्छु मलाई पढ्न दिनुहोस् मसँग बै बलियो तर्क थियो त्यसैले मेरो बुवा आमाले मलाई केही गर्नु भएन छोरीले पढ्दैछ भनेपछि उहाँले मेरो पढाइलाई निरन्तरता दिने मनसाय व्यक्त गर्नुभयो र आमा त भन्नुहुन्थ्यो अचल त विवाह गरे पनि सबैले पढ्छन् छोरी तर त्यो मेरो बहाना थियो होइन आमा विवाह गरेपछि अर्कै हुन सक्छ अर्काको घर जाने कुरा हो पढाइ हुन पनि सक्छ नहुन पनि सक्छ तर अहिले त पढाइ हुने निश्चित छ नि मैले यसरी टाढ्दै गए समय गुज्रदै गए रमन टोकियो पुगेकै दिन फोन गरे फोटोहरू पठाए मलाई तिमीसँग घुमिरहे जस्तो लाग्छ टोकियो सहर भने टोकियो सहरको आफ्नै विशेषता थियो ढेर्कल्याण उसको आफ्नै परिचय थियो संसारको समृद्धशाली देश मध्येको एक जापान विश्वमा आफ्ना इलेक्ट्रोनिक सामानहरू बेचेर विश्वको पहिलो नम्बरमा आफूलाई दर्ता गराएको देश जसका सामानहरू किन्नका लागि अमेरिका युरोपका मान्छेहरू लालायित हुन्थे त्यस्तो देश र त्यो देशको राजधानी जसलाई पनि जान रहर लाग्छ जसलाई पनि बस्न रहर लाग्छ म भन्थे तिमी पढाइसकाऊ र त्यहाँका सबै कुरा चाँचो पाँचो मिलाएपछि म आइहाल्छु नि म पनि यहाँ पढ्दैछु कहिले काहीँ घन्टौँसम्म कुरा हुन्थ्यो उसँग म भन्थेँ धेरै पैसा खर्च नगर ऊ भन्थ्यो हुन्छ र उसले आफ्ना कठिन जिन्दगीका सबै कुरा सुनाउँथ्यो विदेश जानु त्यति सरल छैन सहज छैन मैले उसका कुराहरूबाट अनुमान लाउँथेँ के खायो होला कहाँ बस्यो होला मलाई चिन्ता लागिरहन्थ्यो रमणको र बहिनीलाई भेट्थे मेरो साथी थिए तर कहिलेकाहीँ म सोच्थेँ मेरो जीवनमा आएका यी अप्ठ्यारोहरूले मलाई असहजता त प्राप्त हुँदैन समय गुज्रदै गयो बहिनीले एसएलसी सकाए र एसएलसी सकाएपछि बहिनीले मन्थलीमै पढ्ने भए मैले सोचे म मात्रै काठमाडौँ आउने मसँग भाग्य जुरेको रहेछ ऊ बिचारी त मन्थलीमै पढ्ने भए मैले बुबालाई भने बुबाले भन्नुभयो प्लस टूसम्म यही हो त्यसपछि त म पठाइहाल्छु नि काठमाडौँ मैले पनि खुसी नै थिएँ बुवा आमासँग बस्न पाउँदा यसरी दिनहरू गुज्रदै गए ल्याउन यता मेरो एमए लेभलको पढाइ अगाडि बढ्दै गयो म टियु जान्थेँ आउँथेँ काका काकीलाई सहयोग गर्थेँ त्यो बिचमा थुप्रै हातहरू आए मसँग हात मिलाउन बुबा आमाको माध्यमबाट आएँ काका काकीको माध्यमबाट आए कति सरल थिए कति सहज थिए यसलाई त बुहारी बनाउन पाए हुन्थ्यो यसलाई श्रीमती बनाउन पाए हुन्थ्यो भन्ने थुप्रै आग्रहहरू आए तर डियर कल्याण ती दिनहरूमा म नहटेर भन्छु म तपाईँलाई सुन्थेँ मेरो कथा सुन्थे जब तपाईँ कसैका कथाहरू पढ्नुहुन्थ्यो र बिछोडका घाउहरू सुनाउनुहुन्थ्यो मैले साराका सारा सबै कुरा रमणलाई पठाइदिन्थेँ ऊ जापानबाट तपाईँका कार्यक्रमहरू सुन्ने गर्थ्यो उसले युट्युब मार्फत सुन्थ्यो ऊ तपाईँको फ्यान हो म जस्तै डियर कल्याण र हामीले यसरी पिरतीका कुराहरू सार्दै गयौँ जीवनका सपनाहरू सजाउँदै गयौँ विक्रम सम्बत दुई हजार त्रिसठी सालमा रमन काठमाडौँ आयो र त्यसपछि मैले काका काकीलाई भेटाएँ बल्ल ऊ काका काकीलाई भेट्यो आयो मैले खाना बनाएँ ऊ खायो उसलाई गोलभेडाको अचार असाध्यै मन पर्थ्यो मैले गोलभेडाको अचार उसलाई उसको लागि स्पेसल बनाएँ काकीले भन्दै हुनुहुन्थ्यो तिमीलाई त्यो गोलभेडाको अचार मन पर्दैन भने कि होइन तर मैले बनाएँ उसले थपी थपी गोलभेडाको अचार खायो जाने बेला नम्रताका साथ हात जोडे र मेरो काका काकीबाट छुटिएर गए मैले उसलाई छोड्न पारी बाटोसम्म आएँ लेखेँ बाटोभरि उसले कुरा गरे म एक महिना बस्छु र त्यसपछि म जापान फर्कन्छु र आएपछि हामीले विवाह गर्नुपर्छ त्यति बेला मैले भने त्यसो भए के इङ्गेजमेन्ट गरेर जाने उसले भने तिमीलाई रहर छ भने म तयार छु म फर्केँ र काकीसँग कुरा गरेँ काकीसँग कुरा गरेपछि काकीले घरमा कुरा गर्नुभयो काकीले यो कुरा घरमा लानुभयो त्यसपछि मलाई बुबाले सोध्नुभयो के तेरो त्यस्तो चाहना छ भनेर मैले केही भन्नै सकिनँ सोचे उसँग इङ्गेजमेन्ट गर्नु र नगर्नुमा के फरक छ ऊ त मेरो हो मैले यही भने डियर कल्याण त्यसपछि ऊ जाने बेलासम्म मैले उसलाई सबै बेली विस्तार लगाएँ उसले हुन्छ भने जाने बेला फेरि म एयरपोर्ट गएँ उसले भन्यो दुई वर्षमा हामीले विवाह गर्नुपर्छ अब दुई वर्षभित्र विवाह पश्चात हामी जापान जानुपर्छ मैले सबै कुरा मिलाइसकेको छु मेरो पढाइ पनि अब सकिँदैछ र त्यसपछि तिमीलाई जापान आउन कुनै कठिन हुँदैन तिमी आफ्नो पढाइ सकाऊ आफ्नो लगनशीलतामा लागिराख उसले यही भन्यो ढेर्का कल्याण मैले सोचेँ यति मिठो सपना यति मिठो रहर यति मिठो सुन्दर जिन्दगीलाई म कसरी तिलाञ्जली दिनु मैले उसलाई हेरेँ उसलाई कल्पे उसकै सहारामा बाँचे टेर का बाँचिरहे घरतिरका आफन्तहरूका आइरहने विवाहका प्रस्तावहरूलाई आफ्नो पैतालाले कुल्चेर जीवनका सुकुमार सपना सताउने बाहनामा मैले रमनलाई प्रतीक्षा गरिरहे किनकि प्रेममा विश्वास हुन्छ र विश्वासले नै प्रेम अगाडि बढ्छ मैले प्रेमलाई अगाडि बढाइरहेँ र रमणलाई आफ्नो हृदयभित्र राखेर जीवनको यात्रामा उसको प्रतीक्षाका दिनहरू बिताइरहे डियर कल्याण बस बिताइरहे नमस्कार म तपाईँकै डियर कल्याण युट्युब मार्फत मलाई सुनिरहनुभएका लाखौँ लाख श्रोताहरूलाई यस मेरो कथा डियर कल्याण च्यानलमा म स्वागत गर्न चाहन्छु यो कथा कस्तो लाग्यो कृपया प्रतिक्रिया दिन नभन्नुहोला यदि नयाँ नयाँ कथा सुन्न चाहनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गर्न म आग्रह गर्दछु र सब्सक्राइब गर्न नबिर्सनुहोला र आजको कथा सुनाउने अनुमति माग्दै म यो कथा सुरु गर्न चाहन्छु डियर कल्याण सारा रात अँध्यारोमा काटेर म उज्यालोको प्रतीक्षामा थिएँ सारा रात अँध्यारोमा उलेर म उज्यालोको आगमनमा बाँचिरहेकी थिए मेरा जीवनका अँध्यारा पक्षहरू मेरा जीवनका असहज पक्षहरूलाई हटाएर रमणको आगमनमा मैले जीवनलाई कैद गरेकी थिएँ विक्रमसम्म दुई हजार त्रिसठी सालको दसैँमा मन्थली पुग्दा देशमा शान्ति र सुव्यवस्था कायम हुन्छ भन्ने सपना थियो पहिलाका दिनहरूमा मन्थलीको सुरक्षा व्यवस्था राम्रो थिएन जनताहरू असुरक्षित थिए तर त्रिसठी सालको दसैँमा पुग्दा देशमा शान्ति र अमन चयन छाइसकेको थियो अर्थात् द्वन्द्वबाट निस्किएको देशमा अलिकति राहतको अनुभव गरिरहेका थिए मानिसहरूले र त्यो साल मन्थलीमा असाध्य धेरै मान्छेहरूको जमघट रह्यो दसैँ मनाउन आउनेहरू अघिल्ला वर्षहरूमा द्वन्द्वमा फते फसेकोले देश मान्छेहरू दसैँ मनाउन डराउँथे तर त्रिसठी सालको दसैँमा मन्थलीमा मनाके मान्छेहरू देख्न पाइन्थ्यो नयाँ नयाँ अनुहार त्यति बेला एउटा परिवार मेरो परिवारसँगको सम्पर्कमा आयो केटा अस्ट्रेलियामा पढ्दै गरेको राम्रो केटा मेरो आमाको चिनजानको र मेरो आमाको आफन्तहरूले अर्थात् मेरो मामा घरतिरबाट आएको त्यो एउटा प्रस्ताव थियो तर मैले त्यसलाई तोडै दिएर किनकि म चाहँदैन थिएँ कि कसैलाई धोका दिएर जीवनलाई राम्रो अवसर प्राप्त गर तर अचेल मान्छेहरू राम्रो अवसर आउँछ भने पुरानो अवसरलाई लात हान्ने चलन चलेको रहेछ जस्तो लाग्यो डियर कल्याण मलाई त्यस्तै लाग्यो साँच्ची मलाई अचेल मान्छेहरू त्यस्तै लाग्यो जहाँ अवसर पाइन्छ त्यहाँ पैसा पैताला चाल्न सक्नु पर्दो रहेछ विश्वासले जिन्दगी चल्दो रहेनछ डियर कल्याण म कसरी सुनाऊ आज तपाईँलाई मेरो कथा त्रिसठी सालमा फर्केर आएर विवाह गर्ने मनसाय व्यक्त गरेर गएको रमण व्यस्त हुन थाले पढाइ सकी सँगसँगै ऊ काममा लाग्न थाल्यो र मैले त्रिसठी साल काटेँ र चौसठी सालसम्म गुजारेँ त्यो बिचमा उसको बहिनी आफन्तहरूसँग मेरो बारम्बार सम्पर्क हुन्थ्यो तर पछि पछि आएर रमन बिस्तारै बिस्तारै अलिक कम हुन थाल्यो फेसबुकमा पनि ढिला जवाब दिने र इमेलमा पनि कुरा गर्न मन नपर जवाब दिन मन नपराउने फोन गर्दा धेरै पछि भेटिने र फोन गर्दा ठके जस्तो गरेर फोन गर्ने उसको व्यवहार देख्न थाले मैले सोचे सायद धेरै काम गर्छ होला थाक्ने नै भयो विदेशमा एक्लो छ मैले त्यही सोचे र विक्रमसम्म दुई हजार चौसठी सालमा को दसैँमा मलाई काका काकीले एकपटक सोध्नु भयो के छ रमणको हाल खबर कहिले हो विवाह गर्ने बुबा आमाले उहाँ गहनाको तयारी भयो वास्तवमा त्यो मेरो लागि दबाव थियो मैले चौसठी सालको दसैँमा फेरि रमनलाई फोन गरेँ तिमी यो दसैँमा आउँछौ कि आउँदैनौ र किन आएनौ भनेर दसैँ अगाडिको कुरा उसले म आउन भ्याउँदैन भने गल्या मैले चुपचाप छ चौसठी साल लाग्यो चौसठी सालमा मैले उसलाई कुर्नु बाहेक अर्को उपाय थिएन म मन्थली जान्थेँ आफ्नो पढाइ सकिसकेको थिएँ मास्टर्स लेभलको पढाइ अब के गर्ने कलेज पढाउँ कि अथवा के गरौँ सोच बनिरहेको थियो त्यति बेला काका मार्फत एउटा प्राइभेट कम्पनीमा जागिर गर्न थाले प्राइभेट कम्पनी के भनौँ नि थियो त्यसमा काम गर्न थाले सानोतिर जागिर थियो डेली बजारमा थियो त्यसको सोरुम म त्यहीँ बस्थेँ र त्यहाँबाट आयुर्वेदिक औषधिहरू सप्लाई हुन्थ्यो ती औषधिहरूको कहाँ कहाँ सप्लाई भए सबै कुरा राख्नु पर्थ्यो कम्प्युटरमा मैले त्यही जागिर गर्थेँ कल्याण काम चलाउ जागिर थियो मैले जागिर गर्न थालेको कुरा रमणलाई भनेपछि ऊ खुसी पनि भएन ऊ दुखी पनि भएन उसले केही भनेन चौतिस चौसठी साल डियर कल्याण पैँसठी साल लाग्यो तर रमण आएन मैले भने पैँसठी सालको दसैँमा जसरी भए पनि आउनुपर्छ रमण उसले फेरि आउन मिल्दैन भने उसको व्यवहार परिवर्तन हुँदै गयो डियर कल्याण र त्योभन्दा पहिले उसको बहिनीसँगको व्यवहार परिवर्तन भएको देखि त्यसपछि उसको आफन्तहरूको परि व्यवहार परिवर्तन भएको देखि सबै व्यवहार परिवर्तन हुँदै गएपछि म बल्ल विपनामा भ्याउँथेँ जस्तो लाग्यो र त्यसपछि मैले उसलाई पठाउन थालेँ इमेल र इमेलमा मैले लेखेँ मेरो परिवारले निरन्तर दबाब दिइरहेको छ के गरौँ त्यो रमेनले भने त्यस्तो परिवारले दबाब दिइरहेको छ भने विवाह गर्दा हुन्छ डियर कल्याण मैले त्यो इमेल तपाईँलाई स्क्यान गरेर पठाएकी छु भन्नुहोस् त त्यो इमेल उसले लेखेको जसलाई वर्षौँसम्म कुरे डियर कल्याण दिन र नभनेर कुरे जसको यादमा वर्षौँ आँसु बगाए जसलाई हृदयको टुक्रा बनाए तर उसैले लेख्यो विवाह गर्दा फरक पर्दैन पैँसठी सालमा आएर थुप्रै थुप्रै विवाहका प्रस्तावहरू त्यागे ढेर ल्याए सब चिज त्यागे उसले त्यो भनेपछि म रोए र उसलाई फोन गरेँ जति फोन गर्छु मैले उसलाई भेट्न सकेन र विक्रमसम्म दुई हजार छैसठी सालको वैशाख महिनामा ऊ आउँदैछ भन्ने कुरा थाहा पाएँ र त्यसपछि मैले उसलाई बारम्बार फोन र फेसबुक मार्फत पठाउँदै गएँ र उसले म आउँदैछु भने खुसी लाग्यो मैले सोचे कुनै कारणले ऊ आएको अर्थात् व्यस्त भएर त्यसो भनेको होला जस्तो लाग्यो नभन्दै ऊ छैसठी सालको वैशाख महिनामा काठमाडौँ आयो मैले थाहा पाएँ र त्यसपछि मैले उसलाई मेरो साथी मार्फत फोन गरेँ त्यसपछि उस ऊ सम्पर्कमा र भने के छ हल्का खबर मैले भने म तिमीलाई भेट्न कहाँ आऊ भने उसले भने बाहिर भेटाउन भने मैले हुन्छ भने ढेर ल्याएँ उसले मलाई पुतली सडकमा बोलायो विक्रमसम्म दुई हजार छैसठी सालको वैशाख अठाइस गतिको कुरा हो ढेर्का ल्याउन काठमाडौँ गर्मीले ताप्प भलेको थियो पुतली सडकमा दुई बजे उसले मलाई बोलायो म पुतली सडक गएँ दुई बजेदेखि तिन बजेसम्म एक घन्टा कुरेपछि ऊ आयो ट्याक्सीबाट ओर्ले ऊ एक्लै थियो कालो चस्मा लगाएको थियो उसले र मेरो नजिक आयो र पहिलो प्रश्न उसले गर्यो मलाई किन बोलाएको त्यति बेला त म यस्तो भयो कि मानौ मेरो धरती सारा काँपे जस्तै भयो म काँप्न थालेँ खाली अनुहारबाट पसिना जाएँ मैले पुतली सडकको छेउको घर समाउँदै भने तिमी सन्चै छौ उसले सिधै भने अँ सन्चै छु भन्नु पर्यो मैले भने व्यस्त छौ कि मैले यही प्रश्न गरेँ उसले हो मलाई साथीकोमा जानुपर्नेछ केही काम थियो कि भनेर उसले प्रश्न गरे यति रिस उठ्यो डियर कल्याण सोचे तलको चप्पल निकालेर एकपटक गालामा हिर्काइदियो तर वर्षौँसम्म प्रतीक्षा गरेको उसको माया लाग्यो र आँखाबाट तर आँसु झरे आँसु पुछे र छेउको एउटा कफी फसलमा छिर्यो कफी फसल जस्तो थियो तर भित्र सबै कुराहरू राखिएको थियो भित्र छिर्न साथ उसले भन्यो छ्या कस्तो गनायो अर्को ठाउँ जाउँ ऊ त्यहाँबाट बाहिर निस्क्यो हिजोसम्म काठमाडौँका ससाना गल्लीहरूमा भट्टी पसल जस्ता लाग्ने चिया पसलमा घन्टौँसम्म बसेर तिमी बिनाको जिन्दगी अधुरो हुन्छ भन्दै रुने रमनलाई अब काठमाडौँका पसलहरू गनाउन थाले डियर कल्याण मान्छे कसरी परिवर्तन हुन्छ म आज तपाईँलाई सुनाउँछु र ऊ त्यहाँबाट निस्किएपछि पुतली सडकको फराकिलो यतातिरको कुमारी रेस्टुरेन्टमा छिर्यौँ हामी ऊ माथि गयो र चारैतिर हेरे र भने यहाँका रेस्टुरेन्टहरू कति नराम्रा है जति बनाउन खोजे पनि कस्तो बाङ्गो टिङ्गो है म चुपचाप उसलाई हेरिरहे र भने तिमी के खान्छ उसले भने म खासै केही खाँदिनँ म कोल्ड ड्रिङ्क्स मात्रै लिन्छु तर मलाई यहाँको कोल्ड ड्रिङ्क्समा पनि विश्वास लाग्दैन धेरै समाचारहरू आइरहन्छन् यहाँको कोल्ड ड्रिङ्क्समा पनि मिक्स मिक्सअप हुन्छ भनेर कस्तो नराम्रो अघि उसले प्रश्न गर्यो डियर कल्याण म त उसलाई हेरेको हेरे भए अकालोमा बाँधेर तिमी बिना बाँच्न सक्दैन भन्ने उसले गरेका कुराहरू सुन्दा छक्क परे र त्यसपछि मैले उसलाई प्रश्न गरे विवाह कहिले गर्ने भनेर ऊ भाङ्गियो ऊ तर्कियो ऊ कतिखेर त्यहाँबाट निस्कौँ जस्तो भइरहे म त्यहाँ बसेर धुरु धुरु रोएँ उसले भने किन रुने रुने जरुरी नै छैन नि म अझै काम गर्दैछु जापानमा म फर्केपछि सोचौँला भने म रोएँ ढेर्का उसको हात समाउन खोजे तर ऊ परिवर्तन भइसकेको रहेछ हात समाउन सकिनँ करिब एक पछि निस्किएपछि मैले उसलाई भने अब तिमी मलाई फोन गर्दैनौ किन नगर्नु मलाई फोन नम्बर दियो भनेर उसले आफ्नो सेल फोनमा मेरो फोन नम्बर लिए पहिलोचोटि परिचय भए जस्तै र ऊ त्यहाँबाट गए ढेर्कले त्यसपछि मैले उसलाई लाख भेट्ने कोसिस गरेँ उसले फोनमै टाढ्यो म रोइरहे र यो सारा कासुरा कुरा काका काकीलाई भने गएर आमा बुबालाई भने त्यसपछि मैले उसलाई बिर्सनु बाहेक अर्को उपाय थिएन र अडसठी सालमा गएर मैले विवाह गरेँ मेरो श्रीमान कलेज पढाउनुहुन्छ मैले उहाँलाई कतिपय कुराहरू ढाँटेकी छु उहाँको घर तराईमा हो बुबा र आमाको माध्यमबाट मैले विवाह बन्धनमा बाँधिएकी आज मसँग छोरी छ तर अस्ति मात्रै मैले फेरि रमनलाई पुतली सडकमा देखेँ कल्याण र मैले खप्न सकिनँ र मैले मेरो कथा लेखिरहेकी छु यतिखेर र यो कथा म त्यही रमणलाई सुनाउन चाहन्छु रमण तिमी त्यही केटा हो मसँग काठमाडौँका भट्टी पसलहरूमा भट्टी पसल जस्ता लाग्ने चिया पसलमा बसेर घन्टौँसम्म तिमी बिना बाँच्न सक्दैन भनेर रोयो मसँग खेलवाड गर्यो मेरो शरीरमाथि खेल्यो तर वर्षौँ पछि आएर मलाई उल्टे किन भेट्ने भनेर प्रश्न गरे धन्यवाद छ तिमीलाई म स्वीकार्छु तिम्रो मायालाई र तिम्रो धोकालाई पनि स्वीकार्छु मैले सुनेको छु तिमीले विवाह गर्यौ रे त्यो पनि अमेरिकाको डाइभर्सिटी भिजा प्राप्त गरेकी केटीलाई तिमी धेरै महान रहेछौ तिमी धेरै बुद्धिमानी रहेछौ समयअनुसार पाइला चाल्न सक्दो रहेछौ म त सोहुजी केटी अवसरहरू आउँदा पनि तिमीलाई कोरेर बसिरहे म त बेअर्थकी केटी म त सोझी केटी म त लाठी केटी मैले तिम्रो मायालाई वर्षौंसम्म प्रतीक्षा गर्नु मेरो ठुलो भूल रहेछ मैले पनि ठुल्ठुला अवसरहरू विदेशमा बस्ने विदेशबाट आउने केटा पाउन साथ तिमीलाई लात हानेर विवाह गर्नु पर्थ्यो त्यो मैले जानिनँ तर रमण तिमीबाट सिके प्रेममा लात हान्नु पर्दो रहेछ अवसर पाउन साथ धोका दिनु पर्दो रहेछ छातीमा लात हानेर जान सक्नु पर्दो रहेछ त्यो पो बहादुरी जीवनभर कसैको प्रेममा मायाको दीप बालेर दिनरात तपस्या गरिरहनेहरू के बहादुरी ती त लाछी हुन् होइन तर मन तिम्रो परिभाषाबाट जीवनले मैले नयाँ चिज सिकेकी छु किनकि तिमीबाट सिकेकी छु प्रेममा लात हान्नु पर्दो रहेछ प्रतीक्षा गर्नु हुँदो रहेनछ मैले प्रतीक्षा गरेर जीवनभर रोइरहेकी छु तर तिमीले मलाई लात हानेर जीवनमा अवसरै अवसर प्राप्त गरिरहेका छौ त्यही फरक रहेछ साँचो प्रेम र झुटा प्रेममा बस त्यही फरक यो कथा सुनिदिनु भएकोमा यहाँहरूलाई धन्यवाद यो कथा कस्तो लाग्यो यदि मन पर्यो भने लाइक गरिदिनुहोला कृपया प्रतिक्रिया पनि दिनुहोला र नयाँ नयाँ कथा सुन्नको लागि यो च्यानल सब्सक्राइब गरिदिनुहोला फेरि पनि आग्रह गर्दछु नयाँ नयाँ कथा सुन्नको लागि यो च्यानल सब्सक्राइब गर्न नबिर्सनुहोला धन्यवाद